नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत बाह्र सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं सकसको बाह्रौं श्रृङ्खला हामीले गएको साता सुन्यौं जहाँ मन्थली काण्डबारे चर्चा भएको थियो अब के हुन्छ सुनौ जगदीश घिमिरेको आख्यान सकसको तेह्रौं श्रृङ्खला पृष्ठ दुई सय सडसठीबाट केशव सरले भने म मुटु कमाउँदै मेजरको अगाडि बसेँ सिपाहीले मलाई कप प्लेटमा चिया दियो मेजरले तातेर भन्यो तै होइनस् आतङ्ककारीलाई चन्दा दिने मास्टरहरूको नाइके हामी देशको रक्षा गर्न ज्यानको बाजी लगाएर लड्ने त हामीलाई मार्ने आतङ्ककारीलाई पोस्ने हतियार किन्न चन्दा दिने दयानारायणको के गति भयो थाहा छ हाम्रो साथी तिलपुङको शिक्षक दयानारायण श्रेष्ठलाई सेनाले घरबाट थुतेर अलि पर लगेर मारेको सम्झे एक हातमा प्लेट लिएर अर्को हातले कप उचालेर मुखतिर लगेको थिएँ मेजरले भन्यो यो तेरो जीवनको अन्तिम कप चिया हो राम्ररी खा मेरो मुटु काम्न थाल्यो सकेसम्म मुटु दह्रो पारे तर हात काम्न छोडेनन् उचालेको कप प्लेटमै फर्काएँ तैपनि मेरा हात काम्न छोडेनन् कप र प्लेट आपसमा ठोकिएर ट्वाक ट्वाक गरेर बज्न लागे चिया छचल्किएर पोखिन लाग्यो मैले बोलेर प्रतिकार गर्न चाहेँ मेरो बक फुटेन बल गरेँ बोली नै लटपटियो मैले घोसे मुन्टु लाएर नियति स्वीकार गरेर बसेँ मेजरका दुई हातमा दुईवटा पिस्तोल थिए एउटा देखाएर भन्यो यो जर्मनीको अर्को देखाएर भन्यो यो बेल्जियमको दुवैले मलाई ताकेर भन्यो बन त कुनबाट मर्न चाहन्छस् मेरो सातो पुत्तो उड्यो स्तब्ध भए मेरो जीवन आजैका मितिसम्म रहेछ भनेर सबै आफन्तसँग मनमा नै बिदा लिए चियाको कप टेबलमा राखेर फोटो खिचाउन तयार भएर लेन्समा हेरे जस्तो गरी गोली खान तयार भएर पिस्तोलको मोहरीमा हेरिरहे त्यही मुद्रामा उसको गोलीको आवाजको प्रतीक्षा गरिरहेको थिएँ खलखली पसिना चुटिरहेको थियो गोडा लगलगी कामदै थिए उसले लामो भाषण गर्यो केही पनि सुनिन बुझिन अन्त्यमा भन्यो यहाँ तँलाई राम्रै मान्छेमा गन्दा रहेछन् त्यसैले एकचोटिलाई माफ पाइस् आइन्दा कुनै आतङ्ककारीलाई चन्दा दिएको थाहा पाएँ भने तैँले ज्यान भन्न पाउँदैनस् अहिलेलाई बाँचिस् लु अब जा अनि बल्ल मेरो होस फिरियो म हिँडेँ ब्यारेकको कम्पाउन्ड बाहिर नआउन्जेल मलाई पछाडिबाट गोली हान्छ कि भन्ने त्रास भइरह्यो निकै पर पुगुन्जेल मेरो ढाड सिलिङ बिलिङ गरिरह्यो ढाड सिलिङ बिलिङ गर्ने रोगी भएको छ म सेना र माओवादीसँगका अनुभवहरू सम्झेर टोलाउन लागे अरूहरूले बताएका अनुभवहरू पनि सम्झिन लागे मानौ ती दृश्यहरू टिभीको पर्दामा देख्दैछु म बेला नभई बुढो भएछु जीवाले भने जस्तो मैले जीवनको अनुभवका ती गेडाको माला बनाइसकेछु तिनीहरूलाई उल्टाइ पल्टाइ जब गरिबस्न सकेछु मेरो जिउमा चिरेका र ताछेका खत देखेर कुमारी जहिले पनि बेहोस हुन खोज्थिन् पाइपले कुटेर पिठ्यौमा पारेका खत सुमसुमाएर डाँको छोड्थिन् जिउभरिका खतहरू सुमसुमाएर रात काट्थिन् भन्थिन् मेरो सानो संसारबाट पापीहरूले तिमीलाई झन्डै छोडेका म उनको आँसु पुस्दै भन्थेँ आइहाले नि तिमी मेरो संसार हो तिमी नै मेरो पनि संसार हो को छ र मेरो संसारमा तिमी बाहेक अब म कुनै पनि राजनीतिलाई बाह्र हातको टाँगोले पनि छुन्न पहिले पनि कहाँ छोएका थिए र तिमीले छुनु पर्दैन राजनीतिले तिमी जस्ता सामान्य मान्छेलाई पनि छुने मात्र होइन फनक्कै बेर्छ हेरौला यहाँ बसेर राजनीतिबाट भाग्न पाउन्नौ अलिक अलि ठुलो ठाउँमा गए लुक्न सजिलो हुन्छ कहाँ जाने त कुमारी गएर जागिर पनि पाउनु पर्यो उनले भनिन् काठमाडौँ काठमाडौँ ठुलो छ त्यहाँ लुक्न सकिन्छ जागिर पनि पाइएला तर हाम्रो सानो घर संसार बनाउने रहर मेट्न सकिन्न तिमीलाई याद छ एउटा आफ्नो सानो झुप्रोमा बस्न पाए कस्तो हुन्थ्यो भनेर यहाँ सानो घडेरी किनेको होइन हो तर अब मलाई मन्थली बस्न सम्भव छैन कि माओवादीले मार्छन् कि सेनाले काठमाडौँमा हामी जस्ता गरिब गुरुवाले आफ्नै झुप्रो बनाएर बस्नु आकाशको फल हो हामीले हाम्रा मन्थलीका सुखका दिन सम्झियौँ बर्खा मासमा आयौँ हिउँदमा यहाँका जुनारले मोहित भएपछि कुमारीले भनिन् शरद हामीले आफ्नो एउटै सानो घर बनाउन सके कस्तो हुन्थ्यो कहाँ हाम्रो आफ्नो ठाउँ कहाँ छ र मैले भने कतै पनि हाम्रो आफ्नो ठाउँ छैन तर मन्थलीसँग हाम्रो यति छिटै यति माया बस्यो यो भर्खरै निर्माण हुन लागेको सदरमुकाम हो यो ठाउँको भविष्य राम्रो छ यहाँ हाम्रो मन रमाएको छ मलाई त यहीँ एउटा सानो झुप्रो बनाउन पाए हुन्थ्यो जस्तो लागेको छ आफ्नो घर यो जुनीमा मैले सोचेको पनि थिएन हो त नि हाम्रो दाम्पत्य सुखी थियो त्यो सुख त्यो खुसी आफ्नै घरमा बस्न पाए कति दोब्बर बढ्ने थियो होला मैले भने माओवादी समस्या छ नि त त्यो त देशैभरि छ नि कति जिल्लामा यहाँभन्दा बढी छ एक दिन त नेपाली जनताका सुखका दिन पनि त आउलान् नि हामीले त्यो आशाले खाइ नखाइ केही पैसा जोगाएर मन्थलीमा चाराना घडेरी बैना गऱ्यौँ रामेश्वर सरले आफू जमानी बसेर उधारोमा पास गराइदिए त्यही घडेरी सहकारीमा धितो राखेर जग्गाको मूल तिर्यौँ यो धरतीमा हाम्रो पनि घडेरी भयो त्यो साँझ हामीले भोज खायौँ हामीलाई आफ्नै झुप्रोमा बस्ने आफ्नै करेसोमा दुई चार बोट सागसब्जी उमार्ने एक दुईवटा सयपत्री मखमली गोदावरी बगम्बली फुलाउने तीव्र लालसा थियो एक दुईवटा मेवा जस्ता सुरिला फलका बोट पनि लाउन सकिन्थ्यो हामीले खुला आँखाले त्यो सपना देखेका थियौँ त्यति जग्गामा सानो झुप्रो बनाएर उब्रेको ठाउँमा हाम्रो सपना पुरा हुन सक्थ्यो हामी किनारिएका सामान्य मान्छे थियौँ र अहिले पनि छौँ परिस्थितिवश औषधभन्दा अलि माथि पुगेका मात्रै हौ म काल कोठरीबाट बाँचेर फर्केको अपवाद पनि भएँ बाबुआमाको यथार्थ सम्झदा आफ्नो र कुमारीको यथार्थ सम्झदा हाम्रा जरा सदैव औषधभन्दा तल छन् भन्ने बिर्सिन्न यस देशको सामान्य नागरिक भएर बाँच्ने भन्दा बढी कुनै महत्वाकांक्षा थिएन तर हामीले मन्थलीलाई विदा भन्ने दिन आएछ त्यो बाहेक अरू कुनै उपाय देखेनौ जागिर खोजौला या नबसौँ तिमी फेरि पासोमा पर्छौ कुमारीले डह्रो मन गरेर भनिन् यो घडेरी बेचेर केही पैसा आउँछ जागिर नहुन्जेल त्यही पैसाले गुजारा गरौँला हामीसँग त्यो बाहेक पैसा छैन तिम्रो राम्ररी स्वास्थ्य परीक्षण पनि गराउनुपर्छ उपचार गर्नुपर्छ स्वास्थ्य नै पहिलो कुरा हो हामीले त्यसको लागि पनि मन्थली नछोडी हुँदैन मैले भने ठिक भन्यो अब मन्थली नबसौँ चन्दा नदिए माओवादीले मार्छन् चन्दा दिए सेनाले मार्छन् म पनि त त्यही भनिरहेकी छु साथीहरूले काम गर्ने ठाउँमा नर्स खोजेका छन् कि भनेर सोध्छु ज्यानभन्दा ठुलो के हो र जहाँ काम पाइन्छ त्यहीँ जाउँला हामीले पनि केही न केही काम पाइहालौँला नि हामी मन्थलीबाट भाग्ने टुङ्गोमा पुग्यौँ कुमारीसँग नर्सिङ पढेका साथीहरू ठाउँ ठाउँमा काम गर्थे उनले सबैलाई फोन गरेर भनिन् अब हामीले मन्थली नबस्ने विचार गरेका छौँ कतै ठाउँ खाली भएको थाहा पायो भने मलाई खबर गर्नु केही दिनपछि जनकपुरबाट मिथिलाले फोन गरेर भने मैले काम गरेको म नर्स नभएर खट्टै छ मैले सरसँग तेरो कुरा गरेँ तुरन्त बोलाउ भन्नुभएको छ तुरन्त आइज कुमारी र मिथिला देवीजीले सञ्चालन गरेको पुनस्थापना गृहका अन्तर्वासी थिए मिथिला जनकपुरकी थिए उस सडकमा फेला परेकी बालिकाका रूपमा त्यस गृहमा आइपुगेकी थिए उनीहरू सहपाठी थिए मिथिलाले जनकपुरको एउटा नर्सिङ होममा जागिर पाए उनीहरूबीच टेलिफोन वार्ता भइरहन्थ्यो म बेपत्ता भएका दिनमा ऊ पनि कुमारीलाई सान्त्वना दिने एउटा ठुलो सहारा थिए कुमारीले भनिन् देख्यौ असल साथी भनेको कस्तो हुन्छ उसले हाम्रो यस्तो विपदको घडीमा जागिर पनि खोजिदिए हामीलाई संस्थाका साथीहरूले बस बागसम्म आएर विदा गरे गाडी दुई घन्टासम्म तामाको सिकिनारमा गोडेपछि चरीकोटमा चिया खान रोकेको ठाउँबाट मन्थली डाँडोलाई अन्तिम पटक हेरेर कुमारीले भनिन् शरद तिमीलाई साँच्चै मन्थली छोड्न मन थियो त थिएन तिमीलाई नि मलाई पनि थिएन जनकपुरमा कुमारीको जागिर पक्का भयो मेरो काठमाडौँमै बसेर उपचार गर्नुपर्ने भयो अब उतै जागिर खोज्छौँ भनेर हामी राम्रो मुखले मन्थलीबाट विदा भएका थियौँ माओवादीले थाहा नपाउन् भनेर काठमाडौँ जान्छौँ भन्यौँ तर गयौँ जनकपुर जनकपुरमा नारी पीडाकी प्रतिमूर्ति सीता माता कुमारीकी दुःख पुकारा गर्ने इष्टदेवी भइन् सबभन्दा पहिले हामी जानकीको दर्शन गरेर पुकारा गऱ्यौँ माता दुःख भन्ने कुरा तिमीलाई भन्दा बढी अरू कसलाई थाहा छ हामीलाई अनाहकको पीडाबाट मुक्त गर मैले दारी र कपाल लामा पारेँ कुमारीले भनिन् शरद एक त डिप्रेसनको ओखती खान्छौ त्यसमाथि यो हुलिया तिमी अर्कै मान्छे भयौ मैले भने कुमारी बाँच्ने हो भने अर्कै मान्छे हुनुपर्छ हरेक नयाँ नेपालमा बाँच्न खोज्ने मान्छे अर्कै भएको छ नेपालमा लागेको वीर मसानले सात समुद्र पारी अमेरिका गए पनि छोड्दैन जनकपुर कति टाढा छ र कुमारीले भनिन् तिमीलाई डराउने रोग लागेको छ त्यसैले यस्ता कुरा गर्छौ उपचार चल्दैछ नहात्यौ तिमी ठिक हुन्छौ मिथिलाले केदार नरसिंह थापाका कहाँ डेरा खोजिदिइन् घरपट्टि बा अघि सिन्धुलीको जयमङ्गल मौजाका जिमदार थिए पञ्चायतकालमा जिल्ला पञ्चायत सभापति र बौद्धल कालमा पित पार्टीका राम्रै नेता पनि भएका थिए माओवादी द्वन्द्वभन्दा पहिलेको कुरा हो बाक्लो गाउँबीच भएको उनको घरमा लालपाटी जनमोर्चाका मान्छेले बन्दुक र खुकुरी चम्काउँदै आएर उनलाई गोली हाने गोली लागेर ढलेपछि उनलाई खुकुरीले छ्याक छ्याक पार्न लागेको देखेर उनीहरूसँग लाप्पा खेल्दै उनकी दुलाई पतिको जिउमाथि ढाल भनेर गोप्टिन् लोग्नेलाई मार्नुभन्दा पहिले स्वास्नीलाई मार्नुपर्ने भयो आतताईहरू दयालु थिए उनीहरूले नारीमाथि प्रहार गरेनन् हेलिकप्टरबाट तुरन्त काठमाडौँ पुर्याउन सकेकाले थापाकाजीको ज्यान जोगियो त्यसपछि उनी सानो घडेरी किनेर जनकपुरमा बस्न लागे उनको मौजाको सबै अब्बल र दोयम जग्गा जनमोर्चाले चलन गर्यो सिम र चाहार जग्गाको थोरै तिनो आम्दानी ल्याएर जनकपुरमा दुःख सुख गुजारा गर्न लागे पछि घर जग्गा माओवादीले कब्जा गरेपछि ती जग्गा पनि गए सिन्धुलीसँग उनको नातै टुट्यो उनीहरूका मरिमरी बाँचेका एक छोरा र एक छोरी थिए उनले न छोरालाई राम्ररी पढाउन सके न छोरीलाई राम्रो ठाउँमा बिहा गरिदिन सके तर हिम्मत आरेनन् भाग्यमानीको भूतै कमारो निर्दलीय पञ्चायतका पटकै प्रधानमन्त्री सूर्यबहादुर थापा बहुदलीय कालमा पीत पार्टीका नेता थिए गिरिजा गिरिजाप्रसादको समर्थनले उनी प्रधानमन्त्री भए उनीसँग थापाकाजीको गहिरो सम्बन्ध थियो प्रधानमन्त्री थापाको सोर्सले थापाकाजीको एसएलसी पास गरेको छोरो किशोर नरसिंह मालपोतमा बैदार भयो दस वर्षभित्र बढुवा भएर सुब्बा भयो त्यतिन्जेल उसले काठमाडौँमा तिनवटा घर जोड्यो दुईटा घर विदेशी सल्लाहकारलाई महँगो भाडा लाएर आफू तेस्रोमा बस्यो अचेल तीस लाखको गाडी चढेर हिँड्छ थापाकाजीले ज्वाइँलाई पनि त्यसै गरी भन्सारको बैदारमा छिराएका थिए मन्त्री प्रधानमन्त्रीहरूको जोडबल नभई पिएनले पनि सौर नपाउने काठमाडौँ एयरपोर्ट भन्सार तातोपानी भन्सार र वीरगञ्ज भन्सारमा उसले पन्ध्र वर्ष काम गर्यो त्यसपछि चटक्क जागिर छोडेर पाटपटिनी डिपार्टमेन्टल स्टोर जस्तै आफ्नै निजी सुपर मार्केट चलाएर बसेको छ अहिले ऊ लालपाटीको ठूलो सहयोगी भएको छ उसँग पचास लाखको गाडी छ बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो माथि भन्ने उखान थापाकाजीलाई सार्थक थियो सन्तान जति सम्पन्न भए पनि उनको आम्दानीको खासै केही मेलो थिएन उनले एक दिन नेपालमा न्यायको राज्य कायम हुन्छ र फेरि जयमङ्गल मौजामा रजगज गर्न पाउँछु भन्ने सपना देख्न छोडेका थिएनन् अहिले भने छोरा र ज्वाइँले ब्याङ्क र फाइनेन्स कम्पनीमा मुद्दती खाता खोलेर राखिदिएको केही रकमको ब्याजको भरमा गुजारा गरिरहेका थिए त्यसले नपुगेर हामीलाई तल्लो तल्ला भाडामा दिएका थिए घरबालले उनी कपालमा कालो लाउने मिठाई खाने र छिमेकी कार्की काजीसँग पासा खेल्ने जस्ता फुर्माइसी खर्च टार्थे अमरजङ राजा प्रताप सिंहका काजी स्वरूप सिंह कार्कीका वंशज थिए त्यसैले उनी काजी साहेब भनिन्थे स्वरूप सिंहलाई नायब बहादुर शाहले प्राणदण्ड दिएका थिए त्यसको क्षतिपूर्ति बापत उनले छोराले जनकपुर निर एक हजार बिघाको खजुरी मौजा बखस पाए लगभग पृथ्वीनारायणको नयाँ नेपालसँगै कार्कीहरूले खजुरीमा बसोबास गरे यस अवधिमा तिनका सन्तानले सयौं अंश लाए अमरजङका छोरा अमेरिकातिर थिए छोरीहरू पनि हजुरआमा भइसकेका थिए उनी जनकपुर सहरमा सानो घरमा बसेर खजुरी गाउँको आयस्ताले दुःखम सुखम गुजारा गरिरहेका थिए कार्की काजी र थापा काजी घुँडा जोतेर दिनदिनभरि हातको दुई रुपियाँको बाजी राखेर पासा खेल्थे दस बिस रुपियाँ हारजित गर्थे कहिलेकाहीँ म पनि हेर्थेँ शनिबारको दिन पोखरेल बाजे र मुखिया साहेब पनि थपिन्थे त्यो दिन पासाको बाजी दोब्बर हुन्थ्यो उनीहरू एकाएकतिरबाट पासा हान्थे काजीहरू गोटी चाल्थे बेला बेलामा म पनि हेर्न जान्थेँ कुमारी काममा व्यस्त भइन् मेरो काम थिएन त्यही बेला एउटा देवदूत भेटिए मण्डलजी मण्डलजीको माया नपाएको भए हामीलाई जनकपुरमा बाँच्न निकै कठिन हुने थियो मण्डलजी कट्टर काङ्ग्रेस थिए उनको पहुँच काङ्ग्रेसका शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालासम्म थियो उनका काका पटके प्रधानमन्त्री गिरिजाका पटके मन्त्री थिए मण्डलजी क्याम्पसको मुख देखेका मान्छे होइनन् तर उनलाई कसैले त्यसो भन्दैनथ्यो मान्छे उनलाई शिक्षित मात्रै होइन विद्वान पनि भन्थे उनी तराई उन्नयन नामक एनजिओका सफल कार्यकारी अध्यक्ष थिए उनकी दुलै अनिता त्यसकी कोषाध्यक्ष थिएन् उनका साला उज्जवल म्यानेजर थिए अरू पदहरूमा पनि उनकै नातागोता र हरुवा चरुवाहरू थिए तराई उन्नयन एउटा राम्रो पारिवारिक उद्योग थियो उनी जति असल र परोपकारी मान्छे बिरलै हुन्छन् उनी हसमुख थिए जवान थिए र बुढादेखि युवासम्म लोकप्रिय थिए उनी हाम्रा घरपट्टी थापा काजी र कार्की काजी झैँ जानकी मन्दिर परिसर मण्डलीका सदस्य थिए शनिबार त्यहाँ जम्मा हुने बुढाहरूसँग चियाका गिलासहरू रित्याएर घन्टौँ गफ गर्थे मैले उनलाई त्यही पहिलोपटक देखेँ उनले मेरो पृष्ठभूमि थाहा पाएपछि लामै अन्तर्वार्ता लिए विकास एनजिओका जार्गन र प्रक्रियाबारे सोधे मन्थली संस्थाको अनुभव काम लाग्यो मेरो जवाफले उनी सन्तुष्ट भए उनले भने मेरो एनजिओमा नयाँ प्रोजेक्ट आयो भने म तपाईँलाई पनि इङ्गेज गर्न सक्छु होला विभिन्न पार्टीहरूका एनजिओ थिए आइएनजिओहरू लाल पार्टी निकट एनजिओहरूलाई विशेष कृपा गर्थे एकात काङ्ग्रेस एनजिओले पनि उनीहरूका कृपाका चुही छिरी जाने छिटाछिटी चाट्न पाउँथे मण्डलजीको तराई उन्नयन त्यस्तै एक कृपा पात्र थियो त्यसले दलित अधिकार सम्बन्धी ठूलो प्रोजेक्ट पायो त्यसको काम जनकपुरदेखि सिराहासम्म थियो आइएनजिओहरूसँग लामो अवधिसम्म काम गरिसकेकाले मण्डलजीलाई कस्तो प्रोजेक्ट प्रपोजल चाहिन्छ भन्ने राम्ररी थाहा थियो उनले प्रपोजल दिए स्वीकृत भयो प्रोजेक्टको काममा दलित महिला पहाडी जनजाति तथा आदिवासीलाई समावेश गर्ने र पहाडी वा मधेसी बाहुन क्षेत्रीलाई वर्जित गर्ने दाताको आदेश थियो पहाडी जनजातिको नाताले मैले पनि जागिर पाएँ मण्डलीजी सल्लाहकार भए उनकी दुलै प्रोजेक्ट कोअर्डिनेटर भइन् उनका साला प्रोजेक्ट अफिसर भए म उनको सहायक भएँ सरकारवाला दलितहरू केवल फिल्ड वर्कर भए जागिर भएपछि हाम्रो आर्थिक अवस्था पनि सुध्रियो म सेना र माओवादीको दोहोरो चेपमा पर्नु अघि हाम्रो मन्थली बसाइ स्वर्ग थियो जनकपुरमा सुरुका दिन पनि त्यस्तै सुखद भए हाम्रा घरपट्टि थापा काजीबा र कजिनी आमा दैव जस्ता थिए हामीलाई बाबुआमाको माया कस्तो हुन्छ भन्ने थाहा थिएन त्यो माया उनीहरूले दिए कार्की काजीको परिवार पनि जाति थियो मिथिला र उनका दुला विमल पनि जाति असल मित्र भए मण्डलजी उनकी दुलै र साला पनि अति जाति थिए ती हाम्रा सुखका दिन थिए कुमारीलाई आफ्नो घर बनाउने घिडगिडोले कहिल्यै छोडेन उनले भनिन् यसो कुराकानीको सस्तो ठाउँमा सानो घडेरी किनिराख्न पाएपछि एउटा झुप्रो बनाउन सकिने थियो कि सकिएन भने घडेरी त बेच्न सकिहालिन्छ नि जग्गाको मोल घटेको थाहा छैन मन्थलीमा बनाउन नसकेको घर जनकपुरमा बनाउन सकिन्छ कि त मैले भने हामीले मन्थलीको घडेरी सस्तोमा किनेका थियौँ गाउँका द्वन्द्व पीडित र बाहिरका व्यापारी पनि वैरिएका हुनाले मन्थलीमा जग्गाको भाव आकाशिएको थियो दुई वर्षपछि तेब्बर मोल लिएर बेच्यौँ जनकपुर पनि बेसै लागेको थियो नर्सिङ होमका मान्छेहरू पनि बेस थिए मण्डलजीले पिडारी चोकभन्दा अलि पर एउटा सानो घडेरी मिलाइदिए हामीले जनकपुरको स्थायी बासिन्दा हुने विचारले मन्थलीको घडेरी बेचेर ल्याएको सबै पैसा निखारेर त्यो घडेरी किनेका थियौँ झण्डै एघार वर्षको छापामार युद्धपछि शान्ति सम्झौता भएको दिन दुई हजार त्रिसठी साल मङ्सिर पाँच गति हाम्री छोरी जन्मी नाम राख्न सोच्नै परेन यस्तो दिनमा जन्मेकी हाम्री छोरी शान्तिदूत हो भनेर शान्ति नाम राख्यौँ शान्ति नै हामीले जनकपुरमा पाएको अविस्मरणीय पुरस्कार हो काम बाहेक हाम्रो जीवन शान्तिमा केन्द्रित भयो शान्तिलाई थप्पिने र कर्किने आमाहरूले एक दुई वर्षसम्म त थैथै गर्दै नचाएर हुर्काए शान्ति कुमारीसँग भन्दा उनीहरूसँग रत्तिए कार्यक्रम श्रोति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सही था कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामारोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम कैलालीको रेडियो अपी कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोवलपुर नेपालगंजको रेडियो बाघेश्वरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapashchim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम दाङको हापुरे एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेछापको रेडियो तीनलाल रौतहटको नुनथर एफएम सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र Mukteshwar FM radio Bardibas Janakpur FM भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम सोलुखुम्बुको शिखर एफएम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचिट्युन्स र बिरता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौँ अब यसको बाँकी अंश वाचन सुनौ गुलाबी सात सालको दिल्ली सम्झौताले राणाशाही डल्यो बैसठी सालको दिल्ली सम्झौताले शाहशाही डल्यो अब कुन कुन सम्झौताले के के डाल्ने होलान् पहिलो दिल्ली सम्झौतालाई लालपाटीहरूको पचपन्न वर्षसम्म धोका मानेर सत्तो सराप गरे पचपन्न वर्षपछि आफैले दोस्रो दिल्ली सम्झौतामा ल्याप्चे लाएपछि धोका होइन महान मित्रको उपहारको पोका हो भनेर तैचुप मैचुप भए बिपीपछि गणेशमान सिंह काङ्ग्रेसका सर्वमान्य नेता थिए उनको नेतृत्वमा छयालिस सालको आन्दोलन सफल भएपछि लालपार्टीका सहयात्रीहरू पनि उनलाई सर्वमान्य नेता भन्न लागे राजाले भने गणेशमान अब तिमी प्रधानमन्त्री हौ आफ्नो नेतृत्वमा मन्त्रीमण्डल बनाऊ विजयी नेताले भने मैले पहिलो कुरा तपाईँको बाजे त्रिभुवनले पनि मलाई तिमी होइन तपाईँ भन्नुहुन्थ्यो मैले दोस्रो कुरा हाम्रो पार्टीमा त्यसको लागि कृष्णप्रसादजी मभन्दा योग्य हुनुहुन्छ उहाँलाई प्रधानमन्त्री बनाउनुहोस् राजा तीन छक परे पहिलो उनले आफूलाई कसैले तपाईँ भनेको सुनेका थिएनन् दोस्रो मर्यादा गर्नुपर्ने मान्छेलाई तिमी भन्नु उचित होइन भनेर उनलाई कसैले भनेको थिएन तेस्रो उनले दिएको जस्तो सुकै तुच्छ बक्सिस पनि कसैले उनका मुख्यजी तिरस्कार गरेको थिएन तर लौह पुरुष भनिने अड्डी अड्डी बोल्ने राजनेताले राजाको प्रस्ताव एक सेकेन्ड ढिलो नगरिकन लत्याएका थिए उनको गर्वोन्नत अनुहार राम्ररी हेरेर राजाले भने तपाईँ जसो भन्नुहुन्छ गणेशमान बसेका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए उनी बौद्धिक र वाचाल थिए तर बेला बेलाका सतही टिप्पणीका लागि पनि प्रख्यात थिए उनले एक वर्ष कार्यकाल भएको अन्तरिम सरकारलाई कुशल नेतृत्व दिए नयाँ नेपाललाई सात सालपछिको चौथो संविधान दिने काम पनि गरे कृष्णप्रसाद अडचालिस सालको आम निर्वाचनमा नागरिक चेतनाको एक प्रमुख केन्द्र बानेश्वर इलाकाबाट उठे उनका कार्यकर्ता उनको क्यानभसिङ चुनाव प्रसार उनैसँग गर्थे सँगै बसेर चिया पिउँथे र भन्थे किशुनजी तपाईँ आफूलाई भोट हाल्नुहोस् अरूले त हालिहाल्छन् तपाईँको प्रतिस्पर्धीको जमानत जफत भएन भने हामीलाई भन्नुहोला उनी मख पर्थे पानले काला भएका दाँत देखाएर मुसु मुसु हाँस्थे पानको बिडा थप्थे र पाँच सय पचपन्न चुरोट सुर्क्याउँदै स्वादले फुरुर र धुवा उडाउँथे मुख मिठ्याएर बसेका कार्यकर्ताहरूतिर चुरोटको बट्टा घसिडिदिन्थे उनको भावले भन्थ्यो तिमीहरू पनि खाओ जाओ जाओ एमालेका चमत्कारी नेता मदन भण्डारीले उनलाई नराम्रोसँग हराइदिए म पनि त्यही क्षेत्रको मतदाता थिएँ उनले भाषणमा आगोका झिल्का उकाल्दै राजालाई चुनौती दिए राजनीति गर्ने मन भए श्रीपेज फुकालेर मसँग चुनाव लड्न मैदानमा आऊ दरबारमा बसेर आँखा नजिम्क्याऊ तिखा भाषणले उनका पक्षमा गजबको चुनावी लहरले आयो उनका कार्यकर्ता र समर्थकले मात्रै होइन कुनै पार्टीमा नलागेका जनताले पनि उनीलाई भोट हाले कति उमेर नपुगेकाहरूले उनीलाई मात्रै होइन आआफ्ना पार्टीका मन परेका उम्मेद्वारलाई हाल्ने कोसिस गरे सक्नेले तारतम्य मिलाएर दोहोऱ्याइ तेह्राइ पनि हाले तर कृष्णप्रसादकै प्रमुख प्रचारक उनकै सर्वशक्तिमान क्याबिनेटका बहालवाला गृहमन्त्री योगप्रसाद उपाध्यायले समेत भोट हाल्न पाएनन् भोटर लिस्टमा उनको नामै रहेनछ काङ्ग्रेसका पदासीन प्रधानमन्त्री कृष्णप्रसादले हारे तर काङ्ग्रेस पार्टीले बहुमत ल्यायो गिरिजाप्रसाद प्रधानमन्त्री भए यसबीच मदन भण्डारी जीव दुर्घटनामा परेर बिते उनको सिटको उपनिर्वाचनमा कृष्णप्रसादकी प्रतिद्वन्दी भइन् मदन भण्डारीकी दुलाई विद्या भण्डारी गिरिजाले कृष्णप्रसादलाई माथिदेखिको पुरा तागत लगाएर अन्तर्घात गरे हराइ छडे कृष्णप्रसाद विद्या भण्डारीसँग पनि हारे एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रित चढेको जीप त्रिशुली नदीमा खस्यो उनीहरू मरे त्यो जीप उनको पार्टीलाई एउटा व्यापारीले उपहार दिएको थियो र नामसारी समेत भएको थिएन भन्छन् चालक अमरलामा त्यही पार्टीको प्रतिबद्ध कार्यकर्ता थियो ऊ मरेन त्यसपछि उसले पत्रकारिता गर्न लाग्यो केही वर्षपछि दुईजनाले उसलाई उसैको कार्यालयबाट अपहरण गरेर लगे किर्तिपुरको बीच बजारमा ऊ ट्याक्सीबाट हाम फालेर बचाउ बचाउ भन्दै भागेर एउटा पसलमा पस्न खोज्यो त्यही बेला उसलाई लखेटिरहेका दुईजनाले गोली हानेर मारे आतताईहरू भागेनन् आनन्दपूर्वक टहल्दै फर्के दर्जनौ नागरिक हेरिरहेका थिए कसैले चुँ गर्ने आँट गरेन मदन भण्डारीको दुर्घटनामा मृत्यु ठूलो षड्यन्त्र हो भन्छन् त्यसको साक्षी अमर लामाको जीवन पनि रहस्यमय ढङ्गले समाप्त भएको थियो आफ्नै पार्टीको गुटबन्दीका कारण गिरिजाप्रसादले साढे तीन वर्षमा मध्यावधि निर्वाचन गराएर काङ्ग्रेसलाई ओह्रालो लगाए देशमा नौरङ्गी सरकार बने र क्रान्तिकारीहरू स्वेच्छाले प्रतिगामीका अरोटी हुन पुगे आफ्नो लोकप्रियता उँधोमुन्टो लागेर पाताल पुगेका बेला अर्को चुनाव गर्नुपर्ने खण्ड खातिर परेपछि गिरिजाले नेपाली काङ्ग्रेसको आगामी प्रधानमन्त्री कृष्णप्रसादजी भन्ने घोषणा गरे त्यही विश्वासमा जनताले काङ्ग्रेसलाई बहुमतमा पुर्याए कृष्णप्रसाद प्रधानमन्त्री भए तर छ महिना पनि बित्न नपाउँदै गिरिजा कृष्णप्रसादलाई बेजतीपूर्वक गलत त्याएर आफै प्रधानमन्त्री भए जनता कार्यकर्ता हेरेका हेरे भए दुवै पटक प्रधानमन्त्री निवास पस्ता र निस्कदा सन्त नेता भनिने कृष्णप्रसादसँग एउटा टिनको ट्याङ्का छाता र सुराई बाहेक केही पनि देखिएन बाँकी जीवन उनले आश्रममा बिताए सत्तालिस सालमा राजाको प्रस्ताव अस्वीकार गरेर आफ्नो सट्टा कृष्णप्रसादलाई प्रधानमन्त्री बनाउने गणेशमानलाई गिरिजाले उपेक्षित र अपमानित गरेपछि उनले काङ्ग्रेस परित्याग गरेका थिए कृष्णप्रसादले पनि गिरिजाकै कारण काङ्ग्रेस परित्याग गरे केही वर्षपछि गिरिजाको नेतृत्वमा काङ्ग्रेसले आफ्नो नीति र सिद्धान्त समेत परित्याग गर्यो र माओवादीको पछि लाग्यो वरिष्ठ नेताहरू नभएपछि प्रधानमन्त्री गिरिजा सर्वे शर्मा भए गिरिजा राजा र एमाले बीचको सत्ता र शक्तिको खिचातानी तथा दिल्लीको आशीर्वादले हुर्केको र मौलाएको माओवादी द्वन्द चरमावस्थामा पुगेको थियो गिरिजा सरकारलाई आछु आछु परेको थियो गिरिजा भन्थे महाराज माओवादीहरूले प्रजातन्त्रको विरुद्ध हतियार उठाएका छन् हामीले पनि हतियारले त्यसको प्रतिकार गर्नुपर्छ सेना परिचालन गर्नुपर्छ पुलिसबाट मात्र सम्भव भएन वीरेन्द्र भन्थे प्राइम मिनिस्टर माओवादी पनि नेपाली जनता हुन् उनीहरूलाई मार्नु हुँदैन उनीहरूका पनि कुरा सुन्नुपर्छ तर उनीहरू हाम्रा पुलिस कर्मचारी र सामान्य नागरिकलाई समेत मारिरहेका छन् के ती नेपाली जनता होइनन् अनि वीरेन्द्र मौन बस्थे राजा वीरेन्द्र संसदवादीहरूलाई लत्याएर माओवादीसँग सोचै वार्ता गर्ने दाउमा थिए भूमिगत माओवादीका सर्वोच्च नेता प्रचण्ड बन्थे राजा मालिक हुन् र निर्वाचित जनप्रतिनिधि नोकर हामी नोकरसँग होइन मालिकसँग वार्ता गर्छौं दोस्रो नेता बाबुराम भट्टराई प्रजातान्त्रिक पद्धतिका विरुद्ध माओवादी र राजा वीरेन्द्रको भित्री सहकार्य छ भनेर उनका आधिकारिक छापामा लेख्थे पुलिसलाई मार्दा र चौकी ध्वस्त पार्दा सेना मौन दर्शक हुन्थ्यो माओवादीहरूलाई संसद र प्रजातन्त्र भन्ने शब्दसँग घोर घृणा थियो राजा संवैधानिक राजतन्त्रलाई घृणा गर्थे त्यही घृणा उनीहरूको आपसी आकर्षणको आधार थियो सर्वसत्तावाद दुवैको अभिष्ट थियो माओवादी द्वन्द्व चर्कियो गिरिजाले माओवादीसँग युद्ध गर्न सेना खटाए सेना हेलिकप्टरमा रोल्पाको होलेरीमा ओर्लियो ज्ञानेन्द्र राजा भइसकेका थिए उनले सेनालाई कारवाही नगर्न निर्देशन दिए शाही सेना शाही थियो रित्तो हात फर्कियो वीरेन्द्रभन्दा ज्ञानेन्द्र बढी प्रजाप्रेमी निक्ले एक महिना अघि दरबार हत्याकाण्डमा राजा रानी र राजपरिवारको हत्या हुँदा प्रधानमन्त्री गिरिजा नै राजदरबार सम्बन्धी मन्त्री पनि थिए राजवंश विनाश जस्तो गम्भीर घटनामा राजीनामा नदिएका उनले ओलेरीमा सेना परिचालन भएन भनेर प्रधानमन्त्रीबाट राजीनामा दिए संसदीय दलको निर्वाचन हुने भयो सुशील कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धी भए राजा भएपछि ज्ञानेन्द्रले टिभीमा जनतासामु प्रतिज्ञा गरेका थिए म दाजु जस्तो ठुलो ठुलो हेरेर बस्दिनँ एक्काइसौँ शताब्दी सुहाउँदो कन्स्ट्रक्टिभ र भिजिबल राजा हुन्छु त्यही योजना अनुसार उनी कन्स्ट्रक्टिभ र भिजिबल हुन लागे सुशील कोरेलालाई फ्याँकेर शेरबहादुर देउबालाई च्यापे पशुलाई नुन चटाउँछन् उनले नुन चटाएर गुण लागेका काङ्ग्रेस सांसदलाई हुकुम दिए आफ्नो मत देउबालाई देऊ राजाको अनुग्रहले सुशीललाई ठूलो अन्तरले हराएर देउबा काङ्ग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बने ज्ञानेन्द्र देउबा हनिमुन हनिमुन जस्तो भएन देउबालाई ब्याइते भएको भ्रम थियो थिए ल्याइते ल्याइतेसँग के को हनिमुन राजा महेन्द्रले बयालिस वर्षअघि प्रजातन्त्रको हत्या गरेका थिए आफ्नो बाबुको त्यही शैली पछ्याउँदै संविधानको बाधा अड्काउ फुकाउने धारा टेकेर ज्ञानेन्द्रले प्रधानमन्त्री देउबालाई असक्षम भन्दै पदबाट हटाए र हुकुमी शासन थाले स्वच्छ छवि भएको प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरे राजद्वारमा निवेदन हाल्नेको भिड लाग्यो ठेलमठेल गर्दै एमालेका सर्वोच्च नेता माधव नेपाल हातमा दरखास्त लिएर उभिए उनका अगाडि एकजना जराजीर्ण वृद्ध थिए जराजीर्ण वृद्धले भने माधव बाबु म हुँदाहुँदै व्यर्थे किन प्रधानमन्त्री हुने कोसिस गर्छौ मेरोभन्दा स्वच्छ छवि तिमीहरू कसैको पनि छैन मेरो जति राजनीतिको अनुभव पनि तिमीहरूको छैन यो टुँडी खेल नेपाली राजनीतिको केन्द्रबिन्दु हो म सन्तानब्बे सालदेखि रानी पोखरी छेउमा भिख मागेर बसेको छु र यतिका वर्षसम्म मैले नजिकैबाट राजनीतिको अनुभव गरेको छु मैले कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन तिमीहरूका खुद्रा भ्रष्टाचारको कुरा के गर्नु थोक भ्रष्टाचारको कुरा गर्छु वृद्धाले अरू थपे मेरै आँखा सामु मातृका प्रसाद कोइरालाले कोसी बेचे विश्वेश्वर कोइरालाले गण्डकी बेचे राजा महेन्द्रले महाकालीको सिरान लिम्पिया धुराको विशाल नेपाली भूभाग बेचे गिरिजा कोइरालाले महाकालीको टनकपुर कुलो बेचे त्यो न्युमा तिम्रो पार्टीले हङ्गामा मचायो त्यसपछि मनमोहन अधिकारी र तिमी मिलेर महाकाली नदी नै बेचिदेऊ त्यसै कारणले तिम्रो पार्टी फुट्यो भन ती असन्तुष्ट भएर पार्टी फोर्ने तहसम्म पुगेका तिम्रा साथी गलत थिए तिमीहरू सकेदेखि नेपाल आमालाई नै बेच्ने खालका हो नेपालका सबै राजनीतिक घटना मेरो आँखाको सामुन्ने घटित भएका हुन् म बाहेक राजाले खोजेको जस्तो योग्यता भएको दोस्रो नेपाली छैन भो तिमी कोसिस नगर ज्ञानेन्द्रले सबैलाई फेल गरेर अर्कैलाई रोजे उसलाई खोसेपछि असक्षम भनेर बर्खास्त गरेका देउबालाई एकै वर्षपछि सक्षम भनेर प्रधानमन्त्री बनाए डुलमुले लालपाटी दङ्ग पर्यो र प्रतिगमन आधा सचियो भन्दै मन्त्रीमण्डलमा छिर्यो अलिक पछि राजा ज्ञानेन्द्र आफै कार्यकारी प्रधानमन्त्री पनि भए पिताले संसदीय व्यवस्था खारेज गरेर प्रधानमन्त्री बनाएका म्याद गुज्रेका दुईटा कपाली तमसुकलाई घोडा बनाएर शासनको रथ हाँक्न थाले राजनीतिक दलहरूलाई प्रतिबन्धित गरे नेताहरूलाई नजरबन्द गरे जेल हाले टेलिफोनका लाइन काटे मोबाइल बन्द गरे सञ्चार माध्यमलाई जर्नल कर्नेलबाट सेन्सर गराउन लागे स्टालिन र माओको शासन पद्धति अप्नाउन खोजे माओवादी युद्ध देशव्यापी थियो संसदवादी दलहरू राजाका विरोधमा सडकमा ओर्लेका थिए सबै हार्दै थिए देश हार्दै थियो कुनै सकुनी जित्दै थियो जुन दुई पक्ष मिले पनि बलिया हुन्थे संसदवादीको माओवादीसँग मिलापत्र हुन असम्भव थियो उनीहरूले राजासँग मिलेर जान धेरै अनुनय विनय गरे राजाले वास्ता गरेनन् ज्ञानेन्द्रको प्रत्यक्ष शासनका विरुद्ध अस्सी वर्ष गिरिजा सडकमा उत्रे दुई चार सय मात्र समर्थक आए पनि उनी संसद पुनस्थापनाको एक सूत्रीय माग लिएर सडकमा धरना दिन लागे राजाले पुलिस लाएर उनको पुरपुरो फोरे गिरिजाले प्रतिज्ञा गरे यो राजालाई पनि म यही सडकमा ओह्राल्छु दिल्लीले संसदवादी दलहरू र माओवादीलाई बाह्र सम्झौता नामक मेलापत्रमा अङ्कमाल गराइदियो जीवा बराबर भन्थे माओवादी दिल्लीबाट सञ्चालित छन् उनीहरूलाई दिल्लीले संरक्षण तालिम नैतिक र भौतिक सहयोग गरेको छ म पत्याउन थिएँ म भन्थेँ भारत जस्तो महान देश विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक दक्षिण एसियाको राजनीति भूगोल र संस्कृतिको पहरेदार विश्व शक्ति हुन लागेको देशले निर्दो नेपालमाथि किन षड्यन्त्र गर्ला जीवा भन्थे हेर्लाटा राजनीति जटिल हुन्छ राजनीतिमा जे हुन्छ त्यो हुँदैन जे हुँदैन त्यो हुन्छ जे देखिन्छ त्यो हुँदैन जो देखिन्न त्यो हुन्छ पछि त्यो कुरा भारतका नेपाल विशेषज्ञ र बाबुराम भट्टराईका गुरु प्रोफेसर एसडी मुनिले पुष्टि गरे नेपाल इन ट्रान्जिन्सन भन्ने किताबमा नेपालमा माओवादी युद्धको सञ्चालनमा भारतको भूमिकाबारे लेख्दै माओवादी नेता प्रचण्ड र बाबुरामको रहसँगको साँठगाँठ र भारतसँगको गोप्य सम्झौताको खुलासा गरे नेपालमा मात्र होइन संसारैभरि ठूलो हल्लाखल्ला भयो त्यस सत्यलाई माओवादीले सार्वजनिक रूपमा अस्वीकार पनि गरेनन् दोस्रो दिल्ली सम्झौताले निरङ्कुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्रको स्थापना गर्ने समझदारी गर्यो पूर्ण लोकतन्त्र भनेको गिरिजाले संवैधानिक राजतन्त्र र प्रचण्डले गणतन्त्र भनेर बुझ्ने बुझाउने सल्लाह र भित्री समझदारी पनि भयो अरूले त्यसलाई जसरी बुझे पनि भयो जसरी बुझाए पनि भयो बहुदलवादी र दलवादीहरू राजाका विरुद्ध एक भएर अघि बढे राजधानी र देशभरिका सहरहरूमा राजा विरोधी जनआन्दोलनको सुनामी चल्यो राजा विघटित प्रतिनिधि सभा पुनस्थापना गरेर आन्दोलनरत दलहरूलाई मुलुकको बागडोर सुम्पन्न बाध्य भए गिरिजा प्रसाद कोइराला पाँचौँ पटक प्रधानमन्त्री भए जानकी मन्दिर परिसरमा चियाको शीतलका रूपमा एउटाले भन्यो क्या जोडा मिलेको छ murderer king corrupt prime minister अब नेपाल छिट्टै विकासको चुलीमा चढ्छ अर्कोले भन्यो चुलीमा होइन सुलीमा चढ्छ हल्ला खल्ला हाँसो गुन्जायमान भयो देश विकास र देशको भविष्य हाँसो र गिल्लाका विषय भए मारे नजरिया महिनापछि नेपालमा गणतन्त्र आयो त्यसपछि एमाले र माओवादीका नेताहरू प्रधानमन्त्री भए दुई हजार बाहन्न साल माघमा माओवादीले देउबा सरकार सामु चालिस मुदे माग राखेर जनयुद्ध थालेका थिए जसमा हजारौं मानिसले ज्यान गुमाएका थिए ती माग जिउँदै थिए माओवादी नेताहरू पहिले पुष्पकमल दाल र त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि आफ्नै चालिस बुधे मागका विरुद्ध जोडतोडसँग काम गरेर रेकर्ड तोड्न लागे मैं रोवे हारी जाऊ मैं रोवे हारी दुई हजार त्रिसठी साल मक्सिरमा माओवादीले प्रधानमन्त्रीसँग विस्तृत शान्ति सम्झौता गरेपछि एघार वर्ष युद्ध कागजमा सकियो माओवादी बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार पूर्ण प्रेस स्वतन्त्रता कानूनी राज्य लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध भए उनीहरूले यस्तै प्रतिबद्धता बाह्र बुधेमा पनि व्यक्त गरेका थिए विस्तृत शान्ति सम्झौता अन्तरिम संविधानको अङ्ग बन्यो संसदवादीले माओवादीलाई अङ्कमाल गरे र माओवादीले संसदवादीलाई त्यो चान्चो नै अङ्कमाल थिएन तिनले आफ्ना सिद्धान्तको चुरोको विनिमय गरेका थिए त्यो घिउ बेचुवा र तरबार बेचुवाको सौदा भयो कि थिएन भविष्यले भन्दै जाने कुरा हो माओवादी संसदमा दोस्रो ठूलो दलका रूपमा मनोनित भयो काङ्ग्रेस पहिलो थियो पहिलो नै रह्यो चुनिएको दोस्रो ठूलो दल एमाले थियो तेस्रो बनाइयो दोस्रो जनआन्दोलनले ल्याएको संसदले सत्तालिस सालको संविधान खारेज गरेर नयाँ अन्तरिम संविधानको खाका तयार गर्यो तत्काल मधेसमा त्यसका विरुद्ध अभियान सुरु भयो नेपालगञ्जमा जातीय दङ्गा भयो त्यसका प्रायोजित भिडियोहरू मधेसभरि निशुल्क वितरित भए त्यसको सर्वथा नयाँ आयाम थियो पहाडी र मधेसीको कुरा पहाडीले भने मधेसीले लुटे पिटे जलाए मधेसीले भने पहाडीले लुटे पिटे जलाए प्रायोजकले भने पहाडी प्रशासकले अर्डर दिए पहाडी पुलिसले लाठी गोली हाने मधेसीलाई घाइते पारे मारे दङ्गामा नेपालगञ्जको जातीय सभ्यता संस्कृति इतिहास धार्मिक सह अस्तित्व बल्यो लुटियो बलात्कृत भयो मधेस आन्दोलनको जग बस्यो माओवादीले हत्या हिंसाको राजमार्गबाट हाँकेको रथ पुनस्थापित संसदमा टक्क अड्याएर सत्ता वैकुण्ठमा पुग्ने मार्गचित्र देखाइदिएपछि मुमुक्षु नेत्रहरू विस्फारित भए अवसरको ताकमा बसेकालाई त्यो मार्गचित्र बन्यो अन्तरिम संविधान जारी भएको भोलिपल्ट मधेस अधिकार एनजिओले काठमाडौँको मुटुमा त्यसलाई जलाइदियो त्यो मधेसको अढाई सय वर्ष सीमान्तीकरण उपेक्षा र शोषणको विरोधमा भएको विस्फोट थियो त्यसका नेताहरू गिरफ्तार भए विरोधमा मधेस बन्द भयो काजीबाले सोधे कसले जलायो बाबु मैले भने मधेस अधिकार एनजिओले यिनीहरूलाई कसले पैसा दिन्छ संसारीभरिका अधिकारवादी आइएनजिओहरूले किन बाबु चमत्कार गर्नु खै नेपालमा के चमत्कार गरेको छ त हेर्दै जानुहोस् न त्यो विस्फोट व्यापक हुँदै गयो अन्तरिम संविधानको खरानीबाट उत्पन्न आन्दोलनको उरीले त्यो खरानीलाई उडाएर मधेसभरि छर्यो आन्दोलनको डडेलो धनुषा सिराहा बारा पर्सा रौतहट सुनसरी सर्लाही महोत्तरी नवलपरासी कपिलवस्तु बाँके बर्दियामा दन्कियो एघार वर्षदेखि माओवादी पहाडी साँडेले नेपालभरिको चरण एकलौटी बनाएको थियो रैथाने अधिकारवादी मधेसी साँडेले त्यसलाई च्यालेन्ज दियो मधेसमा जोर साँडे टोक्रिए मधेस अधिकारवादीले अरू पार्टीका कार्यालय ध्वस्त पारे तालाबन्दी गरे लडाकु माओवादी बाहेक अरू कुनै पार्टीले उनीहरूसँग जुझ्ने आँट गरेन जोर साँडे सिङ्गौरी खेल्न लागे रौतहटमा डेढ सय मिटरको फरकमा दुईटा मञ्च बने दुवैतिरबाट बन्दुक पड्के दोहोरो लाठी भाला चले बिडन्तमा छ नारी एक्काइस नर बलिदान भए घटनास्थलबाट बलात्कार भएका डढाइएका र भालाले छेडेका लास फेला परे अधिकांश माओवादी देखिए जाँच कमिसन बस्यो मधेस अधिकारी एनजिओको दोष फेला परेन माओवादीले आक्रमण र मधेस अधिकारी एनजिओले प्रतिरक्षा गरेको ठहर भयो रैथाने साँडेले आफ्नो चरणमा आफ्नै हैकम कायम गरी छाड्यो श्रुति सम्वेगमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि S H R U T I Shruti at U N N dot com dot एनपीमा इमेल गर्नुहोला हवस् त अर्को साता हामी सकसको चौधौं श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा अमर नेौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री